कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित अजर अमर गीतहरूको यो एक सय त्रिहत्तरौं श्रृंखलामा हाम्रा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन पूर्व जानकारी भए अनुसार यहाँलाई स्मरणै होला आज स्वर सम्राट नारायण गोपालको चौहत्तरौं जन्म जयन्तीको पूर्व सन्ध्यामा आजको पहिलो खण्डको कार्यक्रम गायक नारायण गोपालका सांगीतिक पक्षका बारेमा चर्चा गर्नेछौ र भोलिको कार्यक्रम एक सय चौहत्तरौं खण्डमा नारायण गोपालले अरूका संगीतमा गाएका गीतका बारेमा कुरा गर्नेछौ स्वर सम्राट नारायण गोपाल शास्त्रीय संगीतका उस्ताद आशा गोपाल गुरूवाचार्य र माता रामदेवी गुरूवाचार्यका पाँच छोरामा माइला छोराका रूपमा काठमाण्डुको किलागलमा विक्रमाब्द उन्नाइस सय अन्ठानब्बे असोज अठार गतेका दिन जन्मिए उनका पिता आशोगोपाल गुरूवाचार्यको सपना थियो नारायण गोपाललाई शास्त्रीय संगीतका धुरन्धर उस्ताद बनाउने तर नारायण गोपालको इच्छा थियो सुगम संगीतको सेवा गर्ने भारतको बरोडास्थित महाराज सर्वोजया संगीत विद्यालयमा पढ्दा पढ्दै नारायण गोपालले शास्त्रीय संगीतको अध्ययन अपुरो छोडेर आधुनिक संगीतमा प्रवेश गरे उनले पहिलो पटक आफै संगीतकार भएर आफ्ना सहपाठी गीतकार रत्न शमशेर थापाका छ गीतमा संगीत गरे स्वर्ग कि रानी माया कि खानी बोबो मलाई नसोध ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो गाजलो आँखा जस्ता गीतहरू संगीत गरियो संगीतकारका रूपमा नारायण गोपालले संगीत गरेको पहिलो श्रृंखलाको युगल गीतमा गायिका तारादेवीसँग उनको युगल गायन शुरू भयो आफ्नै संगीतमा रत्न शमशेर थापाको शब्दमा त्यो युगल गीत यो महिनामा गुन्जिनु सान्दर्भिक छ कारण यो महिना काठमाण्डुका नेवारवासीहरू विशेष गरेर स्थानीय रैथाने नेवारहरू नेवारी सम्बत अनुसार गुला पर्व मनाउने गर्छन् नवौं पर्व र यस पर्वमा काठमाडौँको उच्च भागमा रहेको स्वयम्भूनाथको मन्दिरमा एउटा गुला धुन बजाउँदै उकालो चढ्छन् त्यही गुला धुनलाई नारायण गोपालले यस गीतको विशेषज्ञ लय बनाएका छन् र यही लयमा रत्न शमशेर थापाको शब्द आफ्नो र तारादेवीको स्वरमा यस गीतलाई संगीत गरेका छन् जाँदैन बाचा खेर पर्खाले आउला नारी सजाइ बर्खाले नआउला विक्रम सम्बत उन्नाइस सय अन्ठानब्बे असोज अठार गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको अध्ययन काठमाडौँको क्षेत्रपाटी स्थित जुद्धोदय पब्लिक हाई स्कूलमा सम्पन्न भयो जेपी हाई स्कूलमा उनी औसत दर्जाका विद्यार्थी थिए गणितमा उनलाई धेरै रूचि थियो इतिहासमा झन विशेष रूचि थियो अत्यन्त अस्वस्थ भएर जीवनको अन्तिम समयमा अस्पतालको शैयामा हुँदा पनि उनी एउटा कुराको कल्पना गर्थे वा एउटै सपना देख्थे भन्थे म रातभरि दिनभरि पैसाको सिक्का गन्न चाहन्छु सिक्का गन्दा गन्दै निधाउन चाहन्छु फेरि ब्युजेर सिक्का गर्न चाहन्छु उनलाई यो इच्छा मृत्युको अन्तिम सयसम्म पनि थियो र उनी कहिलेकाहीँ साथीभाइलाई हँसाउँदै भन्थे मलाई उड्न अत्यन्त मन लाग्छ हामी यस्तो प्राणी किन भएनौ आफै उड्दै उड्दै आकाशमा घुम्न पाए कति मजा आउँथ्यो विशेष गरेर उनी गीतकार नगेन्द्र थापालाई भन्थे नगेन्द्र तिमी फ्रान्सबाट उड्दै उड्दै नेपालतिर आउने म इटालीबाट उड्दै उड्दै जापानतिर जाँदै गर्ने अनि हामी आकाशमा कतै भेट्न पाए कति मजा आउँथ्यो होला यस्ता थिए हाम्रा नारायण गोपाल जो दुःखका गीत गाउँथे सुखको कल्पना गर्थे जो हिन्दी पटक्कै गाउन मन पराउँदैन थिए साथीभाइ घरमा आउँदा हिन्दी गीत गाउन आग्रह गर्थे तर उनी हिन्दी गीत अत्यन्त राम्रो गाउँथे तर कसैले उनको हिन्दी गीत रेकर्ड गरेको वा हिन्दी गीत गाउ भनेको सुन्यो भने उनको कन्सिरीको रौं तात्थ्यो त्यस्ता थिए नारायण गोपाल त्रिचन्द्र कलेजको झिगु स नामक कार्यक्रमबाट उनले तबला वादकको रूपमा सांगीतिक मञ्चमा प्रवेश गरे आफ्ना समकालीन साथी प्रेमदोज प्रधान र मानिक रत्नको गायनमा र उनी शुरूमा प्रेमदोज प्रधान र मानिक रत्नको गीतमा तबला नै बजाउँथे यद्यपि उनले दुई हजार तेह्र सालमै दुर्गालाल श्रेष्ठद्वारा लिखित त्याग नामक नाटकमा अन्धोको भूमिका खेलेर नाटकमा प्रवेश गरेका थिए गायक भन्दा पहिले उनी अभिनेता थिए र अभिनेता भएपछि पछि उनले पहलवानी पनि सिके र उनलाई उनका धेरै साथीहरू टार्जन भन्थे उनी बलिष्ठ शरीर र मजाको खानपिनका कारण कसरत पनि धेरै गर्थे र उनका साथीहरू विशेष गरेर उनीसँग कुस्ती खेल्न रूचाउने साथीहरू तुफान सिंह त्यस्तै टार्जन सिंह उनका प्रतिद्वन्दीहरू हुन्थे काठमाण्डुको किलागलमा जन्मिएका नारायण गोपालका जनबहालका धेरै साथीहरू कहिले दुश्मन हुन्थे कहिले प्रतिस्पर्धी हुन्थे तर उनी पहिलो गायक थिए जसले यहाँदेखि दार्जीलिङसम्मको सांगीतिक यात्रालाई एकतामा जोडे अर्थात भारतको पहाड़ी राज्य दार्जीलिङका संगीतकार गीतकारसँग समन्वय गरेर उनले नेपाली संगीतको ध्रुवान्तलाई अझै विस्तृत गर्न चाहे संगीतकारका रूपमा उनले मन पराएका तीन कलाकार गायिका अरूणा लामा गायक कन्हैया कुमार र गायक फतेमान राज भण्डारी थिए र उनले पहिलो पटक भैरवनाथ रिमाल कदमको शब्दमा आफ्नो संगीतमा अरूणा लामाका लागि पनि एक गीत संगीत गरे संगीतकारका रूपमा उनले बनाएका प्राय गीतमा विशेष गरेर अरूणा लामा फतेमान र कन्हैया कुमारको स्वर गुन्जिन्छ भने आफ्नै संगीतमा उनले मुनामदन गीति नाटक गरे त्यसै गरिकन कान्छी मस्याङ नामक गीति नाटक पनि लेखे तर गीतकारका रूपमा उनले साह्रै मन पराएका गीतकारका रूपमा चिनिएका गीतकार थिए ईश्वर वल्लभ ईश्वर वल्लभले उनलाई दार्जीलिङका संगीतकार गोपाल इन्जनसँग चिनाइदिए ईश्वर वल्लभ भन्ने गर्थे म त्यति बेला नारायण गोपालको एक किसिमको फ्यान थिए र नारायण गोपालकै गीत सुनेर मैले दार्जीलिङका संगीतकारहरू गीतकारहरू वा गायकहरूलाई भन्ने गर्थे नारायण गोपालको जस्तो हुनुपर्छ गीत र मैले नै उन्नाइस सय पैसाठी मार्चमा नारायण गोपाल र गोपाल योजनलाई दार्जीलिङको महाकाल डाँडामा मकलमा आगो बालेर मित लगाइदिए यसपछि गोपाल योजन र नारायण गोपालको मितिरी संगीत शुरू भयो ईश्वर बल्लभलाई अत्यन्त श्रद्धा गर्ने सम्मान गर्ने नारायण गोपाल ईश्वर बल्लभका गीतका बारे भन्थे जनसाधारणले ईश्वर बल्लभका गीत बुझिँदैन भन्छन् जनसाधारणले ईश्वर बल्लभका गीत बुझिँदैन भन्छन् ईश्वर बल्लभको जीवन बुझ्यो भने उनको गीत बुझ्न गाह्रो छैन दुईटा फूल देउरालीमा सँगै राख्यौं जस्तो लाग्छ फुल देउरालीमा साथै राख्यो जस्तो लाग्छ कतै तारा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ फूल फुल देउरालीमा को तरेलीमा सिपको थोपा परे जस्तो टल्किने त्यो निधारमा पसेना सुकाइदिए जस्तो लाग्छ पात हम्की ती पलको बिसाउनेमा जिन्दगीको पसेना लत्रे खाती परेलीको सम्झना छ जस्तै लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौ जस्तो लाग्छ दुईटा फुल देउरालीमा राति फुल्ने फुला लाग्छ कुनै रात बसेको त्यो बासमा मुनि आकाशको छाया मुनि धरतीको रात मुनि बसेको त्यो बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो कवि ईश्वर बल्लभ नारायण गोपाललाई स्नेहले नारायणजी भन्थे गीतकार नगेन्द्र थापा ईश्वर बल्लभलाई ईश्वर दाजु भन्थे गीतकार नगेन्द्र थापा नारायण गोपाललाई नारायण भन्थे नारायणको य हटाएर नारायणले सम्बोधन गर्थे गीतकार डाक्टर राममान त्रिसित नारायण गोपाललाई सानबाबु भन्थे गीतकार भूबी शेरचन नारायण गोपाललाई सानबाबु नै भन्थे सारा नेपालीले नारायण गोपाललाई स्वर सम्राट भन्ने सम्बोधन गरे तर नारायण गोपाल स्वयंलाई सम्राट राजा जस्ता कुरामा विश्वास नभएकाले उनी बारम्बार मलाई स्वर सम्राट नभन्नु जिस्का यस्तो लाग्छ भन्थे बिरामी भएर अस्पताल बसेको बेला उनलाई पत्रकार गीतकार शिव अधिकारी भेट्न गए र शिव अधिकारीलाई देखाउँदै नारायण गोपालले आफ्नी पत्नी पेमला गुरूवाचार्यलाई भने यही मान्छे हो मलाई स्वर सम्राट भनेर लेख्ने यो बेवकुफ मान्छे हो तर नारायण गोपाललाई शिव अधिकारीले भन्दा पहिले नै गीतकार नगेन्द्र थापाले दुई हजार छब्बीस सालमै दुपी पत्रिका मार्फत स्वर सम्राट तिम्रो भूको पेट भर्ने सरकार यहाँ छैन भनेर लेख लेखेका थिए शिव अधिकारीले दुई हजार बयालिस सालमा देशान्तर साप्ताहिकमा भन्न हुने भए म यिनलाई स्वर सम्राट बन्थे भनेर लेखेका थिए र यिनै स्वर सम्राटको दुई हजार सडचालिस मंगिर उन्नाइस गतिको महायात्राका दिन प्रज्ञा भवनको आँगनमा सबैले चिच्याएर स्वर सम्राट भनेर सम्बोधन गरे स्वर सम्राटको पार्थिव शरीरका छेउमा कुनै प्रहरी प्रमुख जान खोज्दा त्यहाँ उपस्थित शोकमग्न यात्रीहरूले मण्डले सँगै नचढ्नु मण्डले त्यहाँ चढ़न नदिनु भनेर प्रहरीलाई चारे यस्तो थियो नारायण गोपाललाई माया गर्नेहरूको हुल त्यो बेला नारायण गोपाल स्वयं गायक उस्ताद साइलालाई अत्यधिक मन पराउँथे कालो ठेकी नारायण काली काठको उनको प्रिय गीत थियो उस्ताद साइलाका बारेमा लेख्दा उनले लेखेका थिए उस्ताद साइलाले साइलाजी चन्दनीको उकालीमा गाएर उनी साइला भए भने मैले ए कान्छा ठट्टैमा बैस जान लाग्यो गाएर म कान्छा गायक भएँ आफूलाई कान्छा गायक भन्न मन पराउने नारायण गोपाललाई आज हामी सम्झना गर्दैछौ उनको जन्मदिनको पूर्व सन्ध्यामा गजलकार विजय गेवाली हाम्रो फेसबुकमा लेख्नुहुन्छ नारायण गोपाल नाम नै सुन्दा गर्वले छाती फुल्छ सुगम संगीतका प्रवर्तक नारायण गोपालका बारेमा धेरै कुराहरू प्रकाश दाईकै मुखबाट सुन्न पाए अझ नेपाली सुगम संगीतका शिखर पुरूष नारायण गोपालका बारेमा मैले भर्खरै पढेको काठमाडौँ सेल्फी पुस्तकको अधीनपछि अझ नजिकबाट बुझ्ने अवसर पनि प्राप्त भयो कार्यक्रम सफल रहोस नारायण गोपाललाई हार्दिक श्रद्धा सुमन आज आफ्नै जन्मथलो नवल परासीको दलदलेबाट सुन्ने तयारीमा छु सम्भव भएमा पर्खी बसे आउला भनी बोलको गीतमा सहमति जनाउँछु भन्नुभएको छ पाल्पाबाट राजेश्वर उदय जो अहिले काठमाडौँ हुनुहुन्छ उहाँ लेख्नुहुन्छ मेरो सबैभन्दा प्रिय गायक स्वर सम्राट नारायण गोपालको चौहत्तरौं जन्म जयन्तीको अवसरमा आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धांजलि नेपाली आधुनिक संगीतलाई अपार अमूल्य निधिको रूपमा सम्पन्न बनाउने स्वर सम्राट नारायण गोपालले अझै कति कति सम्पन्न बनाउन सक्थे होलान् तर हामीले नचाँदा नचाहँदै नियतिको सामू हाम्रो केही लागेन नश्वर देह त्यागी नादमा विलिन हुनुभयो अनन्त यात्राको लागि आज प्रकाशजीको प्रस्तुति बडो मार्मिक र मन थामेर सुन्नुपर्ने हुन्छ किनकि मलाई जस्तै उहाँलाई पनि अति मनपर्ने गायक संगीतकार हुन् नारायण गोपाल म मरे पनि मेरो देशको माया छ यो छाती भरि मुरीका मुरी नेपालको माया छबाट कार्यक्रम शुरू हुनेछ भन्ने आशा गरेको छ उहाँले लेख्नुभएको छ तर आज हामीले संगीतकार नारायण गोपाल विशेष कार्यक्रम तय गरेका हुनाले संगीतकार नारायण गोपालका पक्षका बारेमा चर्चा गर्दैछौं भारीली बाहुन हाम्रो ट्वीटरमा मेन्शन गर्नुहुन्छ क्या राम्रा गीतहरू नारायण गोपालको गीत सुनेर भावुक भइयो विशाल बाबु बस्नेत लेख्नुहुन्छ नारायण गोपाल र लक्ष्मीप्रसाद देवकोटाको हाराहारी यो पुस्तामा कोही नै होलान् सायद मिल्छ भने मुनामदनको गीत सुन्न पाऊ भनेर आग्रह गर्नुभएको छ गोकुल सापकोटा लेख्नुहुन्छ नारायण गोपालको बारेमा धेरै कुरा जान्न मन छ अजर अमर गीतहरूमा हे कान्छा ठट्टैमा यो बैंस कार्यक्रमको शुरूआतमा उहाँको यो टिप्पणी नारायण गोपालले संगीतकारका रूपमा फतेमान राज भण्डारी कन्हैया कुमार र अर्ण लामाका निम्ति गीत संगीत गरे र भैरवनाथ रिमाल कदमको शब्दमा अर्ण लामाद्वारा स्वरबद्ध यो गीत नारायण गोपालको संगीत उदास मेरो जीवन कथा कसैलाई भनिन नारायण गोपालको संगीतमा अरूणा लामाको स्वर अरूणा लामाका पति शरण प्रधानको निधन पश्चात अरूणा लामाका सहायतार्थ काठमाण्डुमा एउटा सांगीतिक कार्यक्रम गरेर नारायण गोपाल अम्बर गुरूङले अरूणा लामाका लागि पैसा उठाएका थिए तर सो कार्यक्रम असफल भएका कारण पैसा उठेन र यसैका विवादका कारण अम्बर गुरूङ र नारायण गोपालका बीच लामो समय बोलचाल नै अवरूद्ध भयो काश्यप प्रितम लेख्नुहुन्छ नेपाली आधुनिक गीतका संस्थापक दरिलो भरिलो अनि गतिलो खम्बा स्वर सम्राट तथा संगीतकार नारायण गोपालको सांगीतिक यात्रा त्यसै गरी वीरेन्द्र कडेलले एउटा अर्को कार्यक्रमको टिप्पणीसँगै लेख्नु भएको छ निकै भावनात्मक रात्रिकालीन कार्यक्रम रहेछ भनेर आउ नेपाली जुटाउने टिप्पणी गर्नुभएको छ भने वीरेन्द्र कणेलले त्यो कार्यक्रम भन्दा हजारौं गुणा राम्रो छ आजको नारायण गोपाल विशेष कार्यक्रम भनेर टिप्पणी गर्नुभएको छ विशाल बाबु बस्नेत सांसारिक जोगी लेख्नुहुन्छ उज्यालोमा समस्या आएको भन्दा कस्तो दुःख लागेको पछि ठिक भएछ र सुन्दैछु अझर अमर गीतहरू सांसारिक जोगीले आफ्नो अर्को विचारमा लेख्नु भएको छ नारायण गोपालकै बारेमा र त्यसबारेमा पछि चर्चा अवश्य गर्ने नै छौं तर एउटा रमाइलो कुरा नारायण गोपाल र भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको जन्म यही महिना भएको पाइन्छ र दुवैजना गीत गाउँदा अभ्यास कम गर्ने तर रेकर्डिङमा वान टेकमा ओके गर्ने कलाकार मानिन्छ दुवैको संयोगले आफ्ना पिताहरू सांगीतिक जगतका धरोहर मानिन्छन् तर नारायण गोपालले जीवनमा धेरै किसिमका कामहरू गरे वैवाहिक जीवनपछि उनले पोखरामा गएर अमर सिंह उच्च माविमा अंग्रेजी पढ़ायो र त्यही नै उनले पहिलोपटक साइकल चढ़ेर स्कूलमा पढ़ाउने काम शुरू गरे भने विवाह गरेपछिको पहिलो जीवनमा उनले बुसे चुलो किनेर खाना पकाउने काम पनि शुरू गरे र उनैले नेपाली संगीतमा पहिलो पटक बागिना नामको संगीत पत्रिकाको सम्पादक भएर प्रकाशन शुरू गरे र तिनै नारायण गोपाल पछि कलाकारहरूको प्रिय संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धकसम्म भए र नारायण गोपालको एकल साँझको बेलासम्म पनि उनलाई नेपाली जनसमाजमा मंचमा गाउन गाह्रो मान्ने गायक भनेर चिन्थे तर उनले स्वर्णिम सन्ध्यामा गाएपछि त्यो सबै इतिहासहरू अर्कै किसिमले अगाडि बढ्यो नारायण गोपालले आफ्नो प्रेम हुँदा आफ्नी प्रेमिका पेमलालाई बुधबार म तिम्रो लागि एउटा गीत गाउँदैछु सुन्नु भनेका थिए त्यो गीत चाहिँ नगेन्द्र थापाको शब्दमा चिनारी हाम्रो धेरै पुरानो उनले रेडियो नेपालमा गाएका थिए तर पेमला गुरूवाचार्यसँग भेट्दा उनले पहिलो पटक आफ्नै संगीतमा किरण खरेलको गीत सुनाएका थिए दार्जीलिङको सिमानामा त्यही गीत यहाँ प्रस्तुत छ यो मौसम यो हरियाली रङ्गी बिरङ्गी फुलहरू निरस निराश लाग्छ मलाई तिमी बिना हर चिजहरू यो मौसम गर्न हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झम कसरी रम्नु जब कि अधुरो आश छ चिसो झर्दा हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झम कसरी रम्नु जब कि अधुरो आस छ यो मौसम यो हरियाली रङ्गी बिरङ्गी फुलहरू निरस निरास लाग्छ मलाई तिमी बिना हर चिजहरू यो मौसम जन्ममा म जब सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सौन्दर्य सिर्जन लाग्छ मलाई अभाव नै गुन्जनमा म जब सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सुन्दर सिर्जन लाग्छ मलाई अभाव नै बसाउ यो हरियाली रङ्गी बिरङ्गी फुलहरू निरस नारायण गोपाल आफ्नो बाहेक अरूको गीत पनि खुब मन पराउँथे उस्ताद साइलाको कालो ठेकी नारायण साइलाजी चन्दनीमा उकाली उनका प्रिय गीत थिए भने उनी गायक मानिक रत्नको एउटा गीत प्राय कार्यक्रमहरूमा गाउँथे मंचमा होइन कार्यक्रम सकेर नेपथ्यमा जब कार्यक्रमका आयोजकले कार्यक्रम गरेर पैसा नदिएपछि उनी टेबल ठटाएर मानिक रत्नको गीत कुन जन्मको बदला तिमी मसँग लिँदैछौ ह भन्ने गीत गाउँथे आफ्ना कार्यक्रम आयोजकलाई डायलग सुनाउनका लागि तर उनले मन पराएका गायकमा पर्थे जय बागेश्वरीका यो गायक फतेमान राजभण्डारी फतेमान राजभण्डारीसँग नारायण गोपालको भेट गराइदिए नेपालका प्रसिद्ध सितार वादक नरेन्द्र बाटाजुले नायकन तल्लाको उनको निवासमा नरेन्द्र बाटाजू जो अहिले फ्रान्समा छन् उनी पण्डित रविशंकरका शिष्य पनि हुन् उनैले फतेमान राज भण्डारीलाई नारायण गोपाल जस्तो गायक संगीतकारको गीत गाउनुपर्छ भनेर सिफारिश गरेपछि फतेमान राज भण्डारीले नारायण गोपालको संगीतमा कालीप्रसाद जालको शब्दमा यो गीत पनि गाए श्रीमान राज भण्डारी अरूणा लामा कमला श्रेष्ठ तारा देवी दिलमाया खाती धेरैले नारायण गोपालका संगीतमा गाएका छन् नेपालको इतिहासमै पहिलो पटक मुना मदनलाई संगीत गरे संगीतकार अम्बर गुरूङले र मुना मदन मञ्चन पनि भयो तर नाटक नचलेपछि नाटकका निर्देशक कोकिल गुरूङले ऋण पान गरेर पनि आफ्ना सबै रंगकर्मीहरूलाई पोखराबाट काठमाडौँ ल्याउनु पर्यो त्यही नाटकलाई फेरि संगीत गरे नेपाल कलाभूषण चन्द्रराज शर्माले मुनामदन सामान्य रूपमा चल्यो तर त्यो इतिहास खड़ा गर्न सकेन तर जब नारायण गोपालले मुनामदनमा संगीत गरे त्यो संगीत एउटा इतिहास नै बन्यो आजसम्म पनि त्यो संगीत गुन्जिन्छ तर पनि रमाइलो कुरा नारायण गोपाल लक्ष्मीप्रसाद देवकोटालाई चिन्दथे उनले भेटेका पनि थिए र उनले पहिलो निबन्ध लेखेका थिए लक्ष्मीप्रसाद देवकोटाकै बारेमा महाकवि बाँचेका भए भन्ने शीर्षकमा महाकवि बाँचेका भए भन्ने शीर्षकमा नारायण गोपालले लेखेको निबन्धमा उनले देवकोटालाई कसरी भेटे कसरी चिने भन्ने कुराको संस्मरण गोर्खापत्रमा छापिएको थियो तीनै महाकवि देवकोटाले नारायण गोपाललाई हिरो नानी भनेर उपनाम दिएका थिए र देवकोटा जहिले पनि नारायण गोपाललाई यो हिरो नानीको गीत सुन्न मन छ भन्थे र ती हिरो नानीले लक्ष्मीप्रसाद देवकोटाको गीतमा गरेको संगीत र कमला श्रेष्ठसँग गाएको यो युगल गायन ईश्वर तैले रचेर फेरि कसरी खायो आगोले दिदी कमलको शरीर कसरी खायो निठुरी भई कमलको शरीर कसरी खायो आगोले दिदी कमलको शरीर कसरी खायो मिठुरी भए कमलको शरीर म कहाँ पाऊ ती मुनालाई छातीमा लगाऊ खरानी तिनको मनाइदिनु छातीमा लगाऊ मेरी आमा हे मेरी मुना म यहाँ बस्दिनँ म यहाँ आमा बस्दिन आमा म यहाँ बस्दिन म यहाँ आमा बस्दिन मुना म यहाँ बस्दिन छु तलाई हृदय बपर्दा चढै नै उठा धन्य छ तलाई सबिन दुलाल हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ नारायण गोपाल भने नारायण गोपाल नै हुन् त्यसै गरी सखुवा सभा बाटे बाघ लेख्नुहुन्छ जुन फूल मैले रोजेको थिएँ सायद मेन्सनमा ह्याण्डलको हिजे काटे यस्तो छ भनेर टिप्पणी गर्नुहुन्छ भने रामप्रसाद राघवजीले नारायण गोपाल जस्ता मान्छे जन्मन्छन् तर कहिले मर्दैनन् जन्मन्छन् नि के भन्नु मात्र आउँछन् काम पूरा गरेर जान्छन् त्यसै गरिकन वैरागी काइलो लेख्नुहुन्छ आजको नारायण गोपाल विशेष कार्यक्रम सुन्दैछु जीवनी पढ्दा थाहा नभएको कुराहरू थाहा हुँदा खुशी लागिरहेछ भनेर नवराज भण्डारी अल्पहिरान अमित कुमार गणेश आचार्य लेख्नुहुन्छ गणेश आचार्यको टिप्पणी यस प्रकार छ कहिले नअघाइने स्वर सम्राटका गीतहरूमध्ये तिम्रो जस्तो मुटु मेरो पनि आज फेरि सुन्न पाए भन्नुभएको छ यस गीतका संगीतकार गोपाल युञ्जन हुनुहुन्छ यसकारण यो कार्यक्रम भोलि गायक विशेष नारायण गोपालमा अवश्य बस्नेछ नारायण गोपालको गायनको कुरा गर्ने बित्तिकै उनका जीवनका धेरै पक्षहरूमध्ये उनका समकालीन गायकहरू नगेन्द्र हाडा त्यसै गरी प्रसाद श्रेष्ठ र उनले सँगसँगै सांगीतिक यात्रा शुरू गरेका प्रेम मानिक अर्थात प्रेमदोज प्रधान मानिक रत्नको कुराकानी पनि आउँछ र ईश्वर बल्लभले मित लगाइदिएपछि दार्जीलिङमा उनको जब आवागमन बारम्बार हुन थाल्यो त्यति बेला उनले भेटेर सुनेर मन पराएका गायिका हुन् दिलमाया खाती दिलमाया खातीलाई युगल गीत गाउन आग्रह गर्दा दिलमाया खाती तर्सेछन् नारायण गोपालसँग ठूलो जिउडाल गजबको आवाज र एकदमै घनघोर स्वर सुन्ने बित्तिकै दिलमायाले म त जान्न यो मान्छेसँग संगीत गाउन भनेछन् र संगीतकार गोपालेन्द्रले होइन एकदम राम्रो गाएको तिमीले उसँग युगल गीत गाउनुपर्छ भनेपछि दिलमाया खाती नारायण गोपालसँग गीत गाउन कोलकाता पुगिन् चिनेको दिनदेखि आजसम्म पनि वा भनौं गीत रेकर्डिङ गरेको इतिहासदेखि नारायण गोपाल जिउँदो हुँदाको इतिहासमा पनि दिलमाया खातीलाई नारायण गोपालले डोस्ट भन्ने सम्बोधन गरेका रहेछन् र हामी दुवैजना एक अर्कालाई डोस्ट भन्ने गर्थ्यौं भनेर दिलमाया खातीले पोहोर साल नारायण गोपाल स्वर सम्राट स्मृति सम्मान पाउँदा यो कुरा उद्धित गरिन् दुई दोषको स्वर यहाँ प्रस्तुत छ रत्न शमशेर थापाको शब्द नारायण गोपालको संगीतमा बेछोडको पीडा नसकि खट्न नसकैको बेलामा करण गोपाल र दिलमाया खादीको युगल स्वरमा यो गीत नेपाल र दार्जीलिङलाई जोड्ने एउटा गीतको इतिहासको रूपमा लिइन्छ हिमालय कला मन्दिरमा गीतकार नगेन्द्र थापा संगीतकार गोपाल गोपालयोञ्जनसँग गाइरहेकी दिलमाया खातीलाई नारायण गोपालले यो गीतको निम्ति आग्रह गर्दा एउटा इतिहास अर्कै पानामा पल्टेको थियो यसपछि नारायण गोपालले गोपालिनसँग मित लगाएपछि मितिरी संगीतको युग शुरू भयो र गायनको अर्को एउटा इतिहास बन्यो नारायण गोपालले नातिकाजी शिवशंकर गोपाल योजन चन्द्रराज शर्मा त्यसै गरी पछिल्लो श्रृंखलामा दिव्य खालिङ सम्बुजित बास्कोटा शुभबहादुर धेरैको संगीतमा गाए र विशेष गरेर चलचित्रका संगीतमा उनले नातिकाजी शिवशंकर गोपाल योजन र रंजित गजमेर अनि युवा पुस्ताका संगीतकार भूपेन्द्र रायमाझीको संगीतमा पनि गाए तर नारायण गोपाल स्वयंले चलचित्रका निम्ति कुनै गीत संगीत गर्न भ्याएनन् वा उनलाई कसैले आग्रह नै गर्न भ्याएन नारायण गोपाललाई चलचित्र कान्छीमा गाए बापत पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कारले सर्वश्रेष्ठ गायकको पुरस्कार दिँदाखेरि उनले पुरस्कार मात्र थाप्छु तर गीत गाउँदिन भनेपछि उनलाई एउटा गीत त गाउनै पर्छ भन्ने आग्रह गरेपछि उनले उसो भएमा पुरस्कार लिन्न भने र उनले त्यो पुरस्कार नलिकनै छोडे जुन पुरस्कार अहिले पनि राष्ट्रिय चलचित्र पुरस्कार समारोह समितिका संयोजक नरेन्द्र बहादुर श्रेष्ठ त्यो पुरस्कार नारायण गोपालकै हो हामीसँग सुरक्षित छ भन्ने गर्छन् नारायण गोपालको यो प्रसंग यति नै र नारायण गोपालको संगीतकार पक्षका कुराकानी गर्दा उनले लोक लोकलयका आधुनिक शैलीका राष्ट्रिय भावका विविध शैलीका गीतहरू गरे फतेमानले गाउनुभएको शान्तिको धारा गीत राष्ट्रिय भावको शैलीको गीत छ भने कालीप्रसाद रिजाल भैरवनाथ रिमालका गीतहरूमा गरेको संगीतको अर्कै पक्ष पाइन्छ नारायण गोपालको संगीतकारको पहिलो जीवन गीतकार रत्न थापाको शब्दबाट शुरू भयो भने पछि उनले ईश्वर वल्लभ किरण खरेल कालीप्रसाद रिजाल भैरवनाथ रिमाल कदम त्यसै गरी थुप्रै अन्य गीतकारहरूका गीतमा पनि संगीत गर्दै गए नारायण गोपाललाई संगीतकारका रूपमा आज प्रणाम गर्दै भोलिको श्रृंखलामा गायक नारायण गोपाल विशेष लिएर हामी उपस्थित हुनेछौं अन्य संगीतकारको संगीतमा प्राविधिक मित्र सन्दीपलाई र यो प्रस्तुता प्रकाश हामीलाई अनि फेसबुक र ट्वीटरमा हामीलाई टिप्पणी जाहेर गर्नुहुने सम्पूर्ण मित्रहरूलाई कृतज्ञता ज्ञापन गर्दै आज कार्यक्रमबाट विदा माग्छौ कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीत हाँ। स्वर्णिम युग गीतर को सुंदर दस्तावेज